तिम्रो आँसु न दुख्थ्यो न रुन्थ्यो यो मन बरु पागल भई हुन्थ्यो यो मन बरु पागल भई हुन्थ्यो न त पीडा सुन्थ्यो न त दुखी हुन्थ्यो न त पीडा सुन्थ्यो न त दुखी हुन्थ्यो युम बरु जति दुःख दिन्छस् दिए म त सही दिन्छु बरु रोइदिन्छु जति दुःख दिन्छस् दिए म त सही दिन्छु बरु सुन्थ्यो न त दुखी हुन्थ्यो न त पीडा सुन्थ्यो न त दुखी हुन्थ्यो यो मन बरु ढुङ्गा भई जस्तै समयले उडाइला रहेछ कहिले रुख छायामा अल्झिँदो रहेछ कहिले बिजुली तारमा बल्झिँदो रहेछ कहिले नदी तलमा छाइदो रहेछ कहिले बिजुली कसैको हुन्छ आफ्ना सारा पीडा लुकाई हाँसेको हुन्छ तर केही गुनासो छैन तेरो जिन्दगीसँग तेरो संगा दुखी हुन्थ्यो यो मन बरु ढुङ्गा भई हुन्थ्यो